अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर नमस्कार यो रात्रिकालीन शिविरमा कार्यक्रम शब्द शिविर लिएर हरेक हप्ताको बिहिबार राति सभा नौ बजे जस्तै आज पनि म रूपिन्द्र प्रभावी उपस्थित भएको छु तपाईँलाई हार्दिक हार्दिक स्वागत अनि अभिवादन समर्पण गर्छु प्रियजन हरेक हप्ताको बिहिबार राति सभा नौ बजेदेखि तपाईँ रेडियो बाराही उनान्से दशमलव दुई मेगाहर्ज र W W W dot radio Barahi dot com मार्फत कार्यक्रम शब्द शिविर श्रवण गर्दै आउनु भएको छ शब्द शिविर कृति वाचन गरिने कार्यक्रम हो र गत केही श्रृङ्खलादेखि हामी उपन्यासकार मनिषा गौचनको उपन्यास ओलीको डायरी वाचन क्रमशः गरिराखेका छौं गत श्रृङ्खलामा मैले ओल्ली आफ्नो श्रीमानलाई भेट्नका लागि अमेरिका पुगेकी र अमेरिका पुगिसकेपछि श्रीमानलाई भेट्नु भन्दा अगाडि अर्को एक नेपाली युवकसँग भेट भएको र उनले कोठामा लगेर ससम्मान वल्लीलाई आतिथ्य प्रदान गरेको घटनासम्म पुर्याएर वल्लीको डायरीको वाचन श्रृंखलालाई स्थगन गरेको थिए प्रेजन अब अमेरिकामा वल्लीको चर्या कसरी अगाडि बढ्ला त वल्लीले के आफ्नो श्रीमानलाई भेट्लिन् त यिनै बाँकी प्रसङ्गहरू आज शब्द शिविरको यो श्रृङ्खलामा म प्रस्तुत गर्नेछु प्रिजन शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा मैले गरिराखेको छु जसका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबिएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ कुनै पनि सुझाव प्रतिक्रिया वा शब्द शिविर मार्फत सुन्न चाहनु भएको कृति र कृतिकारको नाम लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनका लागि हार्दिक आग्रह गर्छु प्रियजन अब भने शब्द शिविरको यो श्रृङ्खलालाई पनि म अगाडि बढाउने क्रममा छु र उपन्यासकार मनिषा गौचनको उपन्यास वल्लीको डायरीको यो वाचन श्रृङ्खला अब प्रस्तुत छ बिल्कुलै नयाँ परिवेश एउटा व्यस्त संसार विकसित राष्ट्र भनेर चिनिएको मुलुक मान्छेहरू रात दिन काममा व्यस्त भएर कुदिरहेका छन् यहाँको उन्नति र अवसरकै कारण भएको व्यस्तता र व्यस्तताकै कारण भएको यहाँको उन्नति व्यस्त हुन नसक्नेहरू टिक्न धौधौ छ यो संसारमा त्यसैले यहाँ टिक्न हरेकले व्यस्त हुन सिक्नुपर्छ नेपालीलाई यहाँको लाइफ स्ट्यान्डर्डमा बाँच्नका लागि हाड घोटेर पनि पुग्दैन भन्छन् हो त्यही भएर त चार घण्टा सुत्नु पनि बढी हुन्छ रे आज म यही संसारमा व्यस्तता विहीन भएर दिन धकेल्दैछु र आत्मग्लानीको मानसिकतामा तडपिँदै रात काट्दैछु म किन विदेशी के म आफ्नै मुलुकमा बाँच्न सक्दिन थिए आखिर ऊ फर्किन त के भएर म आफ्नै तरिकाले पनि त जिउन सक्थे नि सधैँ तासमा जीवन व्यतीत गर्नुपर्छ भन्ने किनै थियो र हरेक क्षण उसलाई सम्झेर पीडामा डुब्नु पर्छ भन्ने के नै थियो र लाग्यो समयमै संसारलाई चिन्न नसकेर ठुलो भूल गरेकी छु मैले भौतिकताको लालसामा मैले सब थोक बिर्से कर्तव्य बिर्से सम्बन्धको अर्थ बिर्से बिर्से आफ्नै अस्तित्व आखिर त्यो तासको खेलमा न जित्नुको गर्व न हार्नुको ग्लानी त्यसैलाई अगालेर मैले अमूल्य समयलाई बर्बाद बनाए सुन्दर सपनाहरू देख्नुको सट्टा सधैँ एक्का बादशाह गुलाम भन्दै मैले जीवनलाई तासको पत्ती भुइँमा पछाडि रहे जिन्दगी पछारिएको अनुभूत कहिल्यै गर्न सकिन आखिर रक्सीको नसामा पनि त कतिन्जेल नै भुल्न सकेर पीडा ओ साथमा नहुनुको कुरालाई त्यो बेला झन कति भयानक पीडाको रूपमा लिए मैले जुन पीडालाई बिर्सने बहानामा मैले सहर भित्रको विकृतिलाई अँगाले हो सहर भित्रको विकृति हो त्यो मैले बिताएको क्षण अझै थुप्रै महिलाहरू छन् त्यो विकृतिको दलदलमा जो आफ्नो समय आफ्नो जीवन र सन्तानको भविष्यलाई खत्तम पार्दैछन् यो साँच्चीकै विकृति हो जसलाई रोक्नु कुनै पनि आदर्श नारीको कर्तव्य हो तैपनि म त्यो आदर्श नारी हुन सकिन कठै त्यो रुमा अनि उसका सन्तान अस्मिता अनि उसको लोग्ने यस्ता नदेखिएका र नभेटिएका अरू पात्रहरू कति होला त्यो भित्र कति मान्छेहरू बर्बादीको पात्र बनिरहेका होलान् सम्झिँदै विरक्त लागेर आउँछ जीवन बिताउनु मात्र होइन यसलाई त समाजको लागि सदुपयोग गर्न जान्नु पर्ने रहेछ मैले त जीवनलाई बिताइदिने कुरा सम्झे जीवन बिताउने आधार भौतिकतामा खोजे श्रीमानको सहारामा खोजे अहिले पो बुझ्दैछु म सरासर गलत रहेछु यो पल चिसो र लामो सास फेर्न मन लागिरहेको छ मलाई मेरो मनको बह कसले सुनिदिन्छन् र यतिखेर रातभर मनभित्रका गुनासाहरू आफैसँग पोख्नु पर्छ र यही गुनासोसँगै निधाउनु पर्छ मैले रातको परिवेश यस्तै छ बिहान हुन्छ मिठो मुस्कान सँगै उदाउँछन् दुई नानीहरू गुड मर्निङ आन्टी मुसार्दै भन्छु गुड मर्निङ सर्जन पनि सधैँ हाँसेर मेरो नजिक हुन आउँछ यो परिवेशले एउटा रमाइलो दिन बोकेर आइदिन्छ गुड मर्निङ ओलीजी एउटा सुन्दर परिवारको अनुभूति गर्न पाएकी छु अचेल मैले सृष्टि र सिर्जना कति सुन्दर नाम बोली र व्यवहारमा जुन नेपालीपन भाषाको लवज र शब्दहरू अर्थपूर्ण छन् मैले सोधे सर्जनजी तपाईँले छोरीहरूको नाम किन उस्तै उस्तै राख्नु भएको उसले गम्भीर हाँसो हाँस्दै भन्यो मलाई छोरीहरू नै आमा जस्तो लाग्छ आमा सृष्टिको प्रतीक हो सिर्जना त्यसैको उपमा मलाई स्पर्श गर्यो उसको त्यो विचारले हरेक कुराको अर्थ चाहिँदो रहेछ उसलाई सायद हाँस्नुमा रुनुमा बाँच्नुमा मर्नुमा पनि ऊ अर्थ खोज्दो हो हुँदाहुँदै उसले त मेरो नामको पनि अर्थ खोज्यो सुन्दा त तपाईँको नाम पनि एकदम राम्रो छ ओली यसको के अर्थ छ सायद अर्थ छ होला किनकि मेरो बुवा पनि अर्थ खोज्नुहुन्थ्यो हरेक कुरामा उहाँले नै राखिदिनु भएको हो यो नाम मैले भने उसो भए शब्दकोश हेर्नु पर्यो यति भन्दै ऊ मजाले हाँस्यो खै किन हो त्यस दिनदेखि म उसँग निकै झ्याम्बिएर कुरा गर्न थाले सज्जनजी म आएदेखि तपाईँ र तपाईँको छोरीहरूलाई मात्र देखिरहेकी छु अनि कहाँ हुनुहुन्छ त उहाँ भित्ताको फोटोलाई देखाउँदै सोधे मैले उहाँ उहाँ त यो संसारमै हुनुहुन्न म अभागी सन्तान आमाको काल भएर जन्मेछु उसले एकैचोटि यो सब भन्यो म झस्किएँ ग्लानी बोध भएर आयो मलाई फोटो देख्दैमा उसकी श्रीमती ठान्नु कति गलत सोचाइ थियो मेरो आफैदेखि सशङ्कित भए म छि कस्तो अनुमान माफी माग्न मन लागे पनि सकिन भित्ताको फोटोबाट आँखा हटाइसकिएको थियो उसले आँखामा आँसु छचल्किएको देखे मैले साँच्चै ओलीजी मेरी आमा बित्नुको कारण नै मेरो जन्म हो उसले रुँदै भन्यो कसरी त्यस्तो हुन सक्छ मैले सोधे आँसु पुस्दै भन्यो म जन्मदा आमा भर्खर पन्ध्र कि हुनुहुन्थ्यो रे बेथाले च्याप्न थालेपछि चार घण्टाको बाटो हिँडेर बुवा डाक्टरलाई लिन जानुभएछ पछि फर्कँदा आमाको प्राण गइसकेको रहेछ रे म चाहिँ मरिनछु एक हातले आँसु निखार्दै थियो हो सायद उमेरै नपुगी सुत्केरी हुनुभएको कारणले होला उहाँको ज्यान गएको त्यही त पन्ध्र वर्षको उमेर त कहाँ बच्चा जन्माउने उमेर हो र कम्तीमा पनि बीस वर्ष त पुग्नु पर्थ्यो त्यही त चुपचाप भयो हामी उसले मलाई हेरिरह्यो मैले चाहिँ त्यही भित्ताको फोटोमा एक टक हेरिरहे बोल्ला जस्तो बाटुलो र कलिलो अनुहार कालो र लामो कपाल बाँच्नु भएको भए फुलेको कपालमा पनि कति सुन्दर देखिनुहुन्थ्यो होला आमा बन्ने सपना पूरा भएको गर्व गर्न नपाउँदै संसार छोड्नु परेछ उसले स्क्यानिङ गरेर मिलाएको पुरानो फोटो रहेछ यो मेरो मन कर र खायो आँखा रसाएको थियो मेरो पनि उसले नदेख्ने गरी पुछिदिए मलाई कौतूहल लाग्न थाल्यो फेरि उसको बुबाको बारेमा अनि तपाईँको बुवा हुनुहुन्न भावुक भएर टोलायो उसको भावुकतामा अल्झिए आमाकै चिन्ताले बुवा पनि चाँडै बित्नु भयो केही बेर चुप लागेपछि जवाफ दियो हो र हो नि म हुर्कँदै थिएँ बुबाको मनमा आमाप्रतिको तृष्णा झन झन बढ्दै थियो यही फोटो हेरेर रात दिन रुनुहुन्थ्यो उहाँ उहाँको यो अवस्थाले राम्रो स्याहार पाइन न राम्ररी पढ्न नै सके भद्रगोल थियो घर व्यवहार हुँदाहुँदै एक दिन बुवाको मानसिक सन्तुलन नै गुम्यो आमा बित्नुको दोष मलाई दिएर पिट्नसम्म पिट्नुहुन्थ्यो उहाँ भन्नुहुन्थ्यो तेरै कारण मरेकी हो आमा मैले कति सुन्नु पर्यो यस्तो वचन हुन त म जन्मिनेको कारण आमाको मृत्यु भएको हो दोष मेरै हो रुवाई थाम्न नसकेर भित्तामा अडेस लगाएर घुक्क घुक्क गर्न थाल्यो ठिक त्यही बेला मैले मेरो दाईलाई सम्झे उहाँ पनि यसरी नै रुनु भएको थियो हराएकी प्रेमिकाको सम्झनामा मैले आज महसुस गरे पुरुषलाई पनि रोएको सुहाउँदो रहेछ उसको रोदन मेरो पनि रोदन भयो मानसिक सन्तुलन गुमाएको उसको बुवाको कुराले फेरि मलाई सासूको सम्झना गरायो र त्यसपछि फेरि उही सडक बालक प्रवेशको बुवा सौखिन रुमाको पतिको सम्झना गरायो आखिर मानिस केही न केही कारणले मानसिक रोगी हुँदा रहेछन् तर कति भयानक छ यो रोग यस्ता मान्छेसँग एक्लैले समय बिताउनु कति जटिल कार्य रहेछ त्यो कठिन समय पनि भोगे मैले धन्न म त व्यवहार बुझ्ने भइसकेकी थिएँ तर सर्जन त्यति कलिलो उमेरमा कसरी आफ्नो मानसिक रोगी बुवासँग समय समय गुजारेको होला सायद कति दिन भोक प्यास मेटाउन पनि पाएन होला अनायासै म उसको बाल्यकालको कल्पनामा डुब्न थाले बाबुआमा दुवै भएकी मान्छे म सम्पन्न नभए पनि सबैको मायामा हुर्केकी म असल आमा बुवाको स्याहार पाएकी म तैपनि केही नपुगे झै गरी मनलाई बरालिरहे सायद सर्जनको जस्तो बाल्यकालमै दुःख भोग्नु परेको भए म त मर्ने थिएँ होला कति धैर्यवान रहेछ ऊ ऊ सुक्क सुक्क गर्दै थियो थाहा छ आमाको मृत्युसँगै जन्मिनेहरू म जस्तै दुखी हुन्छन् होला अघि यो सोधाइमा उसको मलिन हाँसो मिसिएको थियो मैले पनि सहमतिको टाउको हल्लाएँ अनायासै मेरा आँखाबाट आँसु बर्र खसे हेर्नुहोस् न मेरो टाउकोमा ऊ मेरो अगाडि झुक्दै आयो नजानी छाम्न पुगे उसको टाउकोमा सुमसुम्याउँदै हेरे टाका लगाएको लामो दाग रहेछ के भएको यो बुबाको पिटाई धन्न त्यस दिन गाउँमा जर्मनीको ठूलो ग्रुपले क्याम्पिङ गरेको थियो एकजना गाइडले मलाई त्यहाँ लगिदियो ठुला डाक्टर रहेछन् त्यहाँ उसैले लगाइदिएको टाँका हो यो ऊ अझै मेरो सामु झुकिरहेको थियो म चाहिँ उसको त्यो पुरानो घाउ सुमसुमाइरहेकी थिएँ यो कस्तो सम्बन्ध अचानक संकोच लागेर आयो मलाई झट्ट हात हटाए लाजले मनमा काउकुती चल्यो ऊ पनि सतर्क भएर उभियो सायद उसलाई पनि असहज भयो होला त्यो अवस्थाको बालक कसरी यहाँसम्म आइपुग्यो त बाबु पनि नभएको रहेछ कोसँग बसेको होला कसरी पढे होला खुलदोली हुन थाल्यो भटाभट प्रश्न गर्न थाले बुबा त्यही रोगले नै बित्नु भएको त भन्नु पर्यो मान्छे बहुलाएपछि जे पनि गर्दा रहेछन् के हेर्नुहोस् न एक दिन बाटोमा हिँड्दा हिँड्दै दुधकोसी पारी एकजना महिलालाई देखेर ऊ तेरियामा आइछ म त्यही जान्छु भन्दै नदीमा ज्वाममा हाम भयो मैले रोक्ने कोसिस गरे तर सकिन त्यही नदीले बगाएर लग्यो म आत्तिएर दौडे तर नदीमा पस्न सकिनँ पसेको भए म पनि बग्थेँ होला बुवासँगै अनि ती महिला को थिइन् नि दाउरा टिप्न आएकी गाउँकै एकजना महिला थिइन् भ्रम पनि सत्य जस्तै हुँदो रहेछ मानसिक रोगीहरूका लागि त्यही त समर्थन गरे सासूले छतबाट हामफाल्नु भएको घटना भरि आइरह्यो तर कुरा मनभित्रै राखे त्यसपछि म एक्लै भए क्रिया खर्चको जिम्मा र मलाई पाल्ने पढाउने बहानामा साहुले घर र छेउको बारे कब्जामा लियो अनि अनि म उसकै घरमा बस्न थालेँ मेरो पढाइ रोकियो मैले सहन सकिन त्यो स्थिति र त्यहाँबाट भागे हाम्रो गाउँबाट ज्यालामा साहुका भारी बोक्न कटारी जाने मान्छेहरू धेरै हुन्थे उनीहरूकै पछि लागेर म पनि पोखरातिर भागेँ त्यसपछि त्यहाँ गोराहरूको भारी बोक्न थाले ऊ हाँस्न थाल्यो मलाई भने उसको जीवन कथा मार्मिक लाग्यो कुल्ली भएर हिँडे पनि किताब चाहिँ छोडिन है मैले मेरो व्यवहारले भनौँ या भाग्यले मैले एकजना अमेरिकन भेटे उनी मेरो लागि सब थोक गर्न तयार भए उनैले काठमाडौँ ल्याएर मलाई पढाए एसएलसी सकिना साथ अमेरिकामा पढ्ने मौका मिलाइदिए खुब राम्ररी पढ्दै गए दुर्भाग्यवश मेरो ग्रेजुएसन सकिनु र उनी बित्नु सँगै भयो बुवा मर्दा नरोएको मान्छे त्यो बेला धेरै रोएको थिएँ बितेको एक वर्षपछि यतैकी केटीसँग मेरो बिहे पनि भयो दुई छोरीहरू जन्मे लगत्तै उसले डिभोर्स गरे अहिले अर्कैसँग बिहे गरेकी छ उसले खै किन किन यहाँको चलनसँग म घुलमिल हुनै सकिन भर्खरै बिहे लगत्तै डिभोर्स यहाँ त कहिले आमाको बिहे पार्टी त कहिले बुवाको बिहे पार्टी हुन्छ छोराछोरीहरूलाई छि कस्तो अचम्म हामीलाई अचम्म लाग्नु स्वाभाविकै हो यहाँको त चलन नै रहेछ पटक पटक बिहे गर्नु विवाहको कुराले श्रीमानलाई सम्झे मैले फेरि सम्झना क्षण भङ्गुर भएर हरायो अहो कुरा गर्दा गर्दै छोरीहरूलाई लिन जानै भुलेछु म त गए है हतार गर्दै ऊ बाहिर निस्कियो कारको साँचो टेबुलमै छोडेर म दौडिँदै उसलाई साँचो दिन गए साँचो दिने बेला उसले हेरेको कति राम्रो लागेको मलाई सर्जन मलाई झन नजिक नजिक लाग्न थाल्यो समय छिटो छिटो चिप्लिरहे झैँ भइरहेको छ एउटा बिरानो परिवारको छहरी मुनि आफूलाई त्यहाँभित्रको सदस्य ठान्न थालेकी छु म सृष्टि र सिर्जनाले पनि मलाई आफ्नै आमा जस्तो मान्दै थिए खालि सम्बोधन फरक थियो मैले पकाएको खाना मिठो हुन्छ रे मैले कपाल कोरिदिँदा रमाइलो लाग्छ रे उनीहरू त्यसो गर्छन् भने म कसरी खुसी नहुँ मलाई पनि उनीहरू आफ्नै छोरीहरू जस्तै लाग्न थालेको छ अब त स्कुल गएका बेला दिनभर सम्झिरहन्छु उनीहरूको मिठो हाँसो मिठो बोली चुलबुली हेराई ऊ छोरीहरूलाई लिएर जान्छ जान्छ लिएरै आउँछ अफिसको कामको व्यस्तता हुँदा हुँदै पनि मेरो श्रीमानको खोजीमा व्यस्त छ ऊ भन्न मन लागेको छ भो अब त नखोजे पनि हुन्छ ऊ हरेक कुराको अर्थ खोज्ने मान्छे त्यसैले मैले यसो भनेमा यसको पनि अर्थ खोज्छ भरे अर्थ खोज्यो भने म के बताऊ किचनमा म आफ्नै धुनमा थिएँ ऊ नुहाएको कपाल झट्कार्दै आयो कपालबाट उछिटिएको पानीको थपाले मलाई थोरै भिजायो अछुछु सरी ओलीजी आज उसले जी भनेको मलाई पटक्कै मन परेन भने सर्जनजी तपाईँ मलाई जी नभन्नुहोस् है त्यसो भए तपाईँ नै नभन्नुहोस् न भइहाल्छ नि दुवैको पछि हामी मजाले हाँस्यौं मित्रताको यो हाँसो इच्छा पूरा भएको आभास भएर म रमाए त्यसपछि ऊ कोठामा गयो म गुनगुनाउन थाले आफैलाई थाहा नभएको गीतको धुन खाना खाने बेलामा उसले भन्यो कहिलेसम्म खाना पाइने हो यो स्वादको खाना मनले चाहे सधैँ पाउनुहुन्छ फ्याट्टै यो जवाफ निस्कियो मेरो ओठबाट ऊ नबुझे झैँ गरी मेरो अनुहारमा एकहोरिन थाल्यो साँच्चै ओली नेपाली खाना खान आतुरिएको थिएँ म नेपालमा घर नभए पनि होम सिक जस्तै भयो मलाई धन्न मेरा छोरीहरू साथमा छन् नत्र म कति छटपटिन्थे तपाईँसँगको भेट नै मेरो होम सिकको औषधि भएको छ अहिले त तर म तपाईँको आफन्त कहाँ हुँ र के नै गर्न सक्छु र तपाईँको निम्ति खै के सोचेर यस्तो भने मैले नाइ त्यसो नभन्नुहोस् तपाईँ मेरै आफन्त जस्ट आफन्त मैले झिस्किँदै भने उसँग के जवाफ मागे कुन्नी मेरो प्रश्नले अलिकति नियास्त्र भयो कोठाबाट सृष्टि र सिर्जना आइपुगे उसको निरस्ता भङ्ग भयो दुवैजना एकैसाथ बोल्न थाले पापा आज होलिडे घुम्न जाउन भइहाल्छ नि हामी सबै जाने ओल्ली आन्टी पनि है पापा सृष्टिले भने हुन्छ बाबा आन्टी पनि हामीसँग जानुहुन्छ है ओली ऊ मतिर फर्कियो म पनि मन्जुर भए उनीहरूको प्रस्तावमा किनकि मलाई कहीँ कतै घुम्न जाउँ लागिरहेको थियो केही दिनदेखि घामसँगै डिनर पनि बाहिरै रातको प्रहरले छोपिसकेको थियो यो ठुलो सहर परे पनि मान्छेहरूको उस्तै चहल पहल थियो नेपालमा त रात परेपछि सुनसान हुन्छ कतै कुकुर भुक्छन् त कतै झ्याउकिरी गाउँछन् कहाँ खोजु यहाँ त्यो आवाज दिनभरि उफ्रेर थाकेका सृष्टि र सिर्जना फिस्स निदाइहाले दिनभरि सँगै भएर आनन्द र रमणीयताको रसा स्वादन गरिए पनि रातको अवस्था बेग्लै थियो पीडा यातना र अनेक थरी कल्पनाले गाजिएको यति बेला कोही साथमै भइदिए यसरी एक्लिएर मन दुखाउनु पर्ने थिएन तर के गर्नु बाँडिएर आफ्नो कोठामा बस्नु बाहेक अरू उपाय छैन एउटै थिएन हाम्रो कोठा जहाँ सँगसँगै रात बिताउन सकियोस् यसो गर्ने आँट भएन हामीमा यो सर्जनको इमान्दारी र दायित्व प्रतिको कटिबद्धता हो लोग्ने मान्छे भएर पनि अध्यारोमा यो स्त्रीको शरीर छुने दुस्साहस कहिल्यै गरेन उसले त्यो मौका उसले नपाएको होइन पटक पटक उसको र मेरो एक्लो भेट अँध्यारो कोठामा भएको छ म बरु उसँग समर्पित हुन तयार हुन्थे उसको छेउमा पग्लिएर पानी पानी हुन्थे साँच्चै उसको व्यक्तित्वले मेरो मनलाई पगालेको छ उसको व्यक्तित्वले मात्र होइन उसका छोरीहरूको मायाले पनि पगालेको छ मलाई उनीहरूका लागि आमा बनिदिने चाहना मनभित्र अङ्कुरिएको छ अझ सर्जनको एक्लोपनले मलाई चिमोटिरहेको हुन्छ अब मैले उसलाई साथ दिनुपर्छ भनेर मन आफै आफै बोलिरहन्छ तैपनि उसले मेरो मनको आवाज सुन्न सक्दैन ऊ बुझ्दैन मेरो मनोभावना ऊ भ्रममा छ कि म आफ्नो श्रीमानलाई नै भेट्न आतुर छु त्यसैले ऊ मेरो श्रीमानलाई खोजेर मलाई सहयोग गर्न प्रयासरत छ निधाउन मुस्किल भयो उसको कोठामा पनि बत्ती निभेको छैन पक्कै ऊ म जस्तै ननिधाएको होला बत्ती ननिभेको मेरो कोठालाई सायद ऊ पनि निहाल्दो हो कुरा बुझे पनि यहाँसम्म आउने मनोबल उसको छैन न मनै जान सक्छु त्यहाँ यो छटपटी यो तडपाए र यो तिर्खा उसको र मेरो उस्तै हो भने हामी एक अर्का बीच किन पर्खाल लगाउँदैछौँ त्यो पर्खाल भत्काउने साहस उसले मात्र गरे पनि पुग्थ्यो मलाई म त बरफ जस्तै पग्लिसकेकी आइमाई उतिर बग्न के को आपत्ति विश्वास इमान्दारी नारीको सम्मान सन्तानको माया राष्ट्रको प्रेम यी सब थोक जानेको एउटा शिक्षित पुरुषलाई मन पराउनु मेरो गल्ती पनि त होइन नि बरु उचित छनौट हुने थियो मेरो गल्ती त त्यति बेला भयो जति बेला मैले एउटा धनी पुरुषको हात समात्न पुगे सोच्दा सोच्दा सोचाइकै खाडलमा पुरिन थाले म झन आलस तालस भयो नसुतेर यता उता भौतारिए मुखभरि खल खल पसिना आयो बाथरूममा गएर पखाले केही शीतल महसुस भयो पर्दा पन्छाएर फेरि उसको कोठामा हेरे बत्ती निभेछ जे पायो त्यही सोचेको क्यानभासमा म घन्टौँ टोलाइरहेकी छु भित्रकी महिलाको पीडा ममा सरेको जस्तो आभास भयो विघ्न दुखाइको अनुभूति भयो म कल्पना गर्न सकिरहेकी छुइनँ कि कसरी सहेकी छ त्यो थिचाई खै के चिज हो त्यस्तो कालो अँध्यारो निष्पट्ट त्यसले थिचिरहेछ उसलाई सास फेर्न पनि हम्मे हुने गरी हात खुट्टा भने चलमलाइरहेका जस्ता देखिन्छन् एउटा डरलाग्दो पन्जाले उसको मुख टालिदिएको छ जति बल गर्दा पनि बोल्न सकेकी छैनन् जस्तो दर्दनाक रंगले पोतिएको छ उसको अनुहार मानव आगोको रापले पोलिरहेको घाउ हो त्यो जति जति हेरे उति उति कहाली लागेर आयो भयभीत मनलाई छाम्न बाध्य भए कस्तो अचम्म एउटा चित्रसँग पनि डराउन थालेछु म उनको कपालमा के के झुन्डिरहेका छन् जसले लुचिरहेछ उनलाई निरन्तर झरेको झरना झै आँसुको रङ बगेको छ नथामिने गरी चिसो छिडीमा पछारिएकी छे जेलभित्र जस्तै उनलाई त्यसरी थिच्ने त्यो कालो आकृति वास्तवमा के हो चिन्न सकिरहेकी छैन एउटा बन्दी जीवन प्रश्न देखिरहेकी छु आखिर केले यसरी क्षत विच्छेत बनाइरहेको छ आखिर त्यो थिचिएको आकृति स्वास्नी मान्छेकै हुनुपर्ने किन हेर्दा हेर्दै क्यानभास नै मेरो आँखा अगाडि पोखिन थाल्यो होइन कति पोख्त हुन्छन् चित्रकारहरू एउटै चित्रबाट अर्काको मन खान्छन् को होला यो क्यानभासमा कोर्ने मान्छे मैले कल्पना गर्न थालेँ सर्जन टुप्लिक्कै आइपुग्यो झस्किएर उसलाई हेरे ए किन तर्सिनु भएको होइन होइन तपाईँ डराइरहनु भए जस्तो छ के भयो त्यस्तो केही पनि होइन ए आज तपाईँले यो क्यानभासको अर्थ भेट्नु भए जस्तो छ आश्चर्य मान्दै उसलाई हेरे मैले कस्तो ठ्याक्क मिलाएको ल ल भन्नुहोस् तपाईँले के देख्नुभयो उसले सोध्यो एउटी स्वास्नी मान्छे मेरो जवाब अनि ऊ थिचिएकी थिए रोएकी थिए अझ अरू उसको मुख टालिएको छ त्यो थिच्ने के हो त चिन्नुभयो अह त्यसो भए त्यो पन्जा स्वास्नी मान्छेको जस्तो छ उसले फेरि प्रश्न गर्यो होइन त्यो त पक्कै लोग्ने मान्छेको हात हो ठ्याक्कै भन्यो भने त्यो थिच्ने हात समाजको हो उसले भन्यो कस्तो समाज कस्तो समाज मैले उत्सुकतापूर्वक सोधेँ पुरुषमुखी समाज उसले जवाफ दियो म छक्क परे एउटा क्यानभासले यति धेरै अर्थ बोलिरहेको छ यो यथार्थ नै हो यो समाजले कहाँ थिचेको छैन स्वास्नी मान्छेलाई एउटी शिक्षित नारी त दबिएकी हुन्छ भने अरू सामान्य सोझी र अशिक्षित नारी कसरी बचेका हुन्छन् र बिचरा ती नारी पुरुषलाई परमेश्वर ठानेर पूजा गर्छन् तब किन पुरुषका पाउमुनि नपर्नु दोषी महिला नै हुन् उनीहरू आफैले आफैलाई सबल हुन दिँदैनन् र यो परम्पराको कुरा परम्परा त मान्छेले नै बनाएको कुरा न हो त्यसैले दोषी त हामी नै हौ यसर्थ परम्परा बदल्न हामी आफै बदलिनु पर्ने हो अहिले यस्तो अवस्था छ जहाँ छोरी जन्मन साथै परिवारले ना नाक खुम्च्याउँछन् तब उसको भविष्य के होला म निकै घोत्लिएँ तपाईँले यो कहाँबाट ल्याउनु भएको हो नेपालबाटै त्यहाँ यस्तै हुन्छ र त चित्रकारले पनि यस्तो क्यानभास कोर्छन् यहाँ त कहाँ पाइन्छ र यो हाम्रै नेपाली समाजको चित्र हो यथार्थ हो पुरुष प्रधान नेपाली समाजमा हरेक दुःखका कारणहरू नारीलाई मानिन्छ नारीका लागि अनेक खालका बार बन्देजहरू छन् छन त समाजमा नारीहरू पनि पुरुष भन्दा उग्र स्वभावका नभएका होइनन् जस्तो कि ओल्लीको डायरीमै छिन् रुमा जस्ता पात्र र रुमाका साथीहरू जस्ता पात्र पनि छन् जे होस् समाजमा हुने यस्ता नारी वा पुरुषका उग्रताहरूले समाजलाई झन झन पछाडि धकेलिरहेको छ जसले गर्दा हाम्रो प्रगति भन्दा बढी अधोगति हुँदै गएको छ प्रिजन यस्तै एउटा क्यानभासको चर्चा अमेरिकामा पुगेर सर्जनसँग जो अमेरिकामा पुगेपछि पहिलो पटक नेपालीका रूपमा ओलीले भेटेकी थिइन् जसले ओलीलाई श्रीमानको खोजीका लागि पनि सहयोग गरिराखेको छ यद्यपि ओली भने सर्जनको व्यक्तित्वबाट पानी पानी भएकी छिन् प्रियजन यसपछि सर्जन र ओलीको सम्बन्ध कसरी अगाडि बढ्ला अर्थात् श्रीमानसँगको भेट सम्भव होला कि नहोला यस्ता रहस्यको उद्घाटन हुनका लागि ओलीको डायरीको वाचन श्रृङ्खला अझै पनि बाँकी छन् प्रियजन तसर्थ पनि उपन्यासकार मनिषा गौचनको उपन्यास ओलीको डायरी यहाँहरूले सुनिरहनुहुनेछ हाम्रो अपेक्षा रहेको छ प्रियजन शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा हामी निरन्तर गरिराखेका छौँ जसको लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबिएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आर ए रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिएर आफ्ना कुराहरू लेख्नुहोस् र पठाउनुहोस् दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा तर प्रियजन तपाईँले आफ्नो सुझाव प्रतिक्रिया लेख्दाखेरि आफ्नो नाम पनि लेखिदिनुको लागि हामी अनुरोध गर्छौ कतिपय हामीलाई आएका एसएमएसहरू हामीलाई आएका प्रतिक्रिया र सुझावहरू बिना नामका छन् हामी तपाईँको नाम ससम्मान कार्यक्रमका कुनै श्रृङ्खलामा उच्चारण गर्नेछौँ तसर्थ पनि तपाईँको नाम उच्चारण गर्न हामी बढी लालायत छौँ जसले हामीलाई सुनेर साथ दिनु भएको छ हामीसँग प्रत्यक्ष साक्षात्कार आवाजको माध्यमबाट गरिराख्नु भएको छ तपाईँको नाम हामी जान्न पनि चाहन्छौँ प्रियजन तसर्थ पनि नाम सहितको सन्देश लेखेर पठाउनका लागि हामी अनुरोध गर्छौँ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँप्रति विशेष आभार व्यक्त गर्छु उपन्यासकार मनिषा गौचन प्रति पनि आभार व्यक्त गर्छु ओल्लीको डायरी जस्तो एउटा उत्कृष्ट कृति नेपाली साहित्यको फाँटमा दिनुभएकोमा र आगामी शुक्रबार अर्थात भोलि राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चमा र बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरमा ओल्लीको डायरीको वाचन श्रृङ्खलाको अर्को एउटा नवीन बसाईमा उपस्थित हुनका लागि यो शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्र